एघार शताब्दीदेखि यसै गरी कसैको आतंकमा कसैको डर र अन्धश्रद्धामा पिल्सेर आएका छन् यी इन्द्रावतीका माझीहरू हो आज यिनका नयाँ पुस्तामा जीवनको हलचल देखिन थालेको छ केही आफ्नोपनको बोध केही बाँच्नुपनको आभास अनि शोभिते र लालगिरी जीवन समाज माया ममता कुनै कुराको पनि बोध नभएका एक जोडा केटा र केटी सानैदेखि एक आँगनमा एकै रूखको झारीमा खेल्दै लड्दै जुझ्दै बाँच्दै कसरी किशोर अवस्थालाई पार गरेर जवानीको पहिलो खुड्किलोमा टेक्न पुगेका थिए उनीहरूले पत्तै पाएनन् पहिलोपल्ट उनीहरूलाई यस कुराको आभास इन्द्रावतीको शीतल काखमा एकान्तको एउटा मधुर क्षणमा तर सोभितेको एउटा डाबाडोल मनस्थितिको माध्यमबाट भएको थियो लाली एक दिन एक्कासी सोबितले एउटा विचित्र स्वरमा लालगढीले कहिल्यै नसुनेको केही धोत्रु केही थर्केको भिजेको स्वरमा पोकारेको थियो त्यति बेला दिन झन्डै मध्याहको समय थियो गर्मीयाममा आफ्नो बिहानको सबै काम छिनछान गरेर खोलाको शीतल काखमा आफूलाई सम्पूर्ण समर्पण गरेर मस्त भइरहेकी थिए लालखेडी अकस्मात त्यो अचम्मको स्वरले खाउँदा पानीबाट एकदम टाउको बाहिर निकालेर किनारातिर हेरेकी थिए उसले किनारामा बडो गम्भीर र झन्डै झन्डै पिटे झैँ अनुहार लिएर उभिएको शोभिते तर उसले आजभन्दा पहिले कहिल्यै नचिनेको चिन्ने प्रयत्नै नगरेको एउटा नौलो हिजोसम्मको अबोध र अज्ञान ऐश्वर्यको सम्पूर्ण चिन्ह अनुहारबाट पुछेको एउटा नौलो शोभिते थियो त्यो सायद जवानीको आभास पोतेको शोभिते उसको एकै रातमा बदलिएको अनुहार ठम्म्याएर एकपल्ट त लालगिडी छस्के तर उसले देखी उसको उही बाल्यकालदेखिको सङ्काती एकै ओछ्यानमा सुतेर एकै थालमा खाएर खेलेर हुर्के बढेको उसको साथी शोभिते नै थियो यो अरू होइन किन शोभिते के भयो तिमीलाई किन अनुहारमा बादल परे जस्तो लालगिडीले आफ्नो स्वरमा पनि एउटा नौलो आफैले कहिल्यै पत्तो नपाएको चिन्तायुक्त कम्पनको अनुभव गरे खै के के भनौँ शोभितेले अझै प्रष्ट बक फुटाउन सकेन आज एक्कासी के भयो यो शोभितेलाई लालगिडीले अचम्म माने साथै उसलाई एक्कासी के पनि भास भयो भने अकस्मात यस बदलीको शोभितेप्रति उसको आफ्नो मनमा पनि एउटा नौलो भाव अनुभव भएको छ हिजो अस्तिको जस्तो होइन एकदम नौलो एकदम नचिनेको एउटा आकर्षण जस्तो एउटा भएर एउटा बन्दयुक्त माया जस्तो कस्तो कस्तो अनि आफ्नो स्वरमा पनि एउटा बेग्लै खालको माधुर्य र कोमलता नजाने कताबाट आएर मिलेको अनुभव गरे उसले भन न के भयो लालगेडी उसले फेरि यति मात्र भन्न सक्यो सोभितले अब आफ्नो आँखाको सम्पूर्ण फोकस लालगिडीमाथि पार्यो उसलाई पनि लाग्यो उसका अगाडि पनि आज हिजो अस्ति कि होइन एउटी बेग्लै लालगिडी उसले यसभन्दा अघि कहिल्यै नदेखेकी लालगिडी नौलो दहमा मत्स्य कन्या झैँ पौडिरहेकी थिए हिजो अस्तिकी लालगिडी त एउटी मामुली मजिनी केटी पो थिए तर आज यो एक्कासी कसरी यस्ती भए इन्द्रावतीको निलो पानीको रछायामा अद्भुतसँग दम्केको वनको झाडीमा फुलेको गुलाबको पहिलो फक्नतो कोपिला जस्तै लालगेडी उसको तेलविहीन र रुखो भएर पनि रेशमका लच्ची जस्तो कालो कपालका केही आँटाहरू उसका निधार र आँखाका बीचमा आधी खोलेको कालो पर्दा छै खोलाको लहर छुँदै बन्द भएको हावासँग झुलेर उसका आँखाको कौतुकलाई झन बढी कौतकमय बनाइरहेछ लाग्थे शोभिथे जुन मनको गाँठो आफ्नी बाल सङ्गिनी लालगेडीका सामु खोल्न अठोट लिएर यहाँ आएको थियो यस लालगेडीका सामु कसरी खोल्ने ठम्ब्याउन सकेन उसले उसलाई लाग्यो ऊ यस लालगेडीको बन्धनबाट फुस्कन कदापि सक्ने छैन जुन कुरा अठोट गरेर आएको थियो उसले ऊ सम्मोहित झैँ यस नौलो लालगेडीमा हेर्न थाल्यो के हेरेको थियो कहिले हेर्न नपाए जस्तो गरे लालगेडीले अब किन्चित झैँ गरेर अञ्जुलीको पानी उसमाथि उछाल्दै भने आखा सुबिते पानीका छिटा आङमा परेर केही झस्के झैँ वास्तविक स्थितिमा फर्क्यो के गरेको जम्मै लुगा बिछाइदिएर लालगेडी आफ्नो कौतुकमा आफै प्रश्न भएर एकपल्ट खेतखेताए उसको स्वर पनि तार बाजाको सुर बजे झैँ सोबितेको प्राणमा अनुभव भयो किन के भयो तिमीलाई आज लालगिडीले फेरि उसको वर्तमान र यथार्थलाई लक्ष्य गरेर सोधे अनि नजिकको पेरिङ्गोबाट बर्कोको छेउमा माछा खन्याउँदै भने मैले आज कतिका माछा समाते हेर त बर्खोको छेउमा कान्छे औँलादेखि लिएर नाडी जात्रासम्म बिसौँ अस्ला र भुराका सेता पेट सूर्य किरणमा चाँदी झम्के झिन चम्केर छटपटाए अघिपछि भइदिएको भए यो माछाको खेलमा शोभिते निकै उत्साहित हुन्थ्यो लालगढीसँग होड गर्ने जोसमा उसँगबाट जाल खोसेर खोलाको गहिरो रहमा हेलिन्थ्यो र एक दुई खेपमै झन्डै झन्डै बिसौँ माछा मारेर लालगढीका पोल्टामा खटाइदिन्थ्यो तर त्यस दिन उसले त्यस्तो कुनै प्रयत्न गरेन बिचरो शोभिते एउटा बाबुआमा नभएको टुहुरो केटो आखिर स्नेह र ममता भन्ने वस्तु जुनसुकै वर्ग र तहको व्यक्तिको जीवनमा पनि एउटा बिन्दुमा आएर एकै प्रभावको हुने आमा बाबु नभएको एक्लो नाति बजेले पनि सक्तो स्नेह र ममताको खोकिलो दिएर पाले उसलाई त्यसैले ऊ एक तहमा आएर केही केही हठी र केही स्वतन्त्र प्रकृतिको भएको थियो बजे मरेपछि उसको भार कान्छा बाबु कान्छी आमाको कानमा पर्न आयो बजेको हृदयमा उसप्रति जुन अगाध ममता र बात्सल्यको भण्डार थियो त्यो काका काकीका हृदयमा कहाँबाट हुनु केटाकेटीले सुरुमा हदभन्दा बढी बात्सल्य पायो भने ऊ पछिसम्म आफूलाई त्यसको निर्विवाद अधिकारी सम्झन्छ तर पछि त्यो नपाएपछि समाजप्रति मनमा एउटा विद्रोहको भावना पाल्न थाल्छ ऊ सबै परम्परा सबै वर्तमानदेखि विद्रोही बन्न पुग्छ यदि यस विद्रोहले सही दिशा लिन सक्यो भने त्यसले सामाजिक स्तरमा रचनात्मक रूपमा विकास पाउँछ नत्र भने व्यक्तिको स्तरमा ध्वंसात्मकतातिर बढ्दछ बजेको हदभन्दा बढी बात्सल्य र पुलपुलाहट पाएर आफूलाई त्यसको पूर्ण अधिकारी सम्झेर आएको सोभितेले जब काका काकीबाट बजेबाट भन्दा बिल्कुलै विपरीत व्यवहार पायो ऊ भित्रैदेखि आहत भयो अलि सानो छँदासम्म त उसलाई त्यस उपेक्षाको त्यति साह्रो अभाव भएन पल्लो आँगनकी आफ्नी बाल सङ्गिनीको बाल्य स्नेह र उन्मुक्त खेलमा आफूलाई पूर्ण भुलेर बाल क्रीडामै रमेर रह्यो तर जति जति उमेर छिप्पिँदै गयो जति जति व्यवहार बुझ्दै गयो आफूप्रतिको काका काकीको उपेक्षा र कठोर व्यवहार उसको मुटुमा भाला झैँ रोपिन थाल्यो यो उसलाई असह्य र क्रूरतापूर्ण अनुभव हुन थाल्यो अनि ऊ मनमा नै काका काकीदेखि लिएर समाजका सबै पाकाहरूप्रति एउटा विद्रोहको भावनाले भरिन थाल्यो ऊ आफूभन्दा अघिल्ला पुस्ताको परम्परागत अनुशासन मर्यादा र हैकमलाई सकेसम्म र जानाजान नटेर्ने हुन थाल्यो अनि गाउँमा उसको गन्ती एउटा बराल लिएको उद्दण्ड र बदमास केटाका रूपमा हुन थाल्यो तर उसको यस्तो चरित्र चित्रण गरिए पनि भूमा मिजारकी प्रखर रूप र प्रतिभाकी धनी छोरी लालगेडीको बाल सुलभ निश्चल माया भने उसले पाइ नै रह्यो लालगेडी र सोभिते एकै उमेरका हुनसक्छ आठ महिनाको घटपट होस् दुवै आमा नभएका टुहुरा र उनीहरूका बीचको बाल्य स्नेह उमेरका साथै एउटा मिठो र अज्ञात अपनत्वको रूपमा हुर्किँदै फस्टाउँदै गयो उनीहरूको अज्ञानमै एक अर्काको अस्तित्वको एक अर्काको जीवनमा कस्तो र के महत्त्व छ त्यस कुराको त उनीहरूलाई कुनै बोध थिएन तर उनीहरूको अन्तर एक अर्काको अभावमा खाली खाली र शून्य शून्यको विचित्र अनुभूतिले भरिने गर्थ्यो लालगेडीका दाजुहरू भीमे र जयमानेलाई त सानैदेखि नै घर र परिवारप्रति त्यति लगाउ थिएन झन् ठाउँ ठाउँमा विकास खुलेपछि त उनीहरू प्राय गाउँ छोडेर कहिले कता कहिले कता भौतारी रहन्थे उनीहरूलाई गाउँका माझीका छोराहरू भन्दा बाटोमा कुल्ली काम गरेर सस्ता नाइलोन पलिस्टरका टल्किने कमिज पाइन्ट हल्लाएर चुरुट बिँडी फोक्दै रेडियोका गीतमा मस्तिने कुल्ली केटाहरूको जीवन बढी आकर्षक र रुचिकर लाग्थ्यो यस्तो स्थितिमा बुढो भुमा र लालगेडीका लागि सोभिते पारिवारिक रूपमा पनि उपयोगी बनेकाले ऊ आभारा र लफङ्गाको विभूषणले सिँगारिएर पनि उनीहरूका लागि एउटा विशेष स्नेहको पात्र थियो र कसैले बुढासँग लालगेडी र सोभितेको घनिष्ठतालाई लिएर कुत्सित सङ्गीत गर्ने चेष्टा गरिहाले पनि भूमा बुढो त्यसको त्यति खास गर्दैनथ्यो यसरी लालगेडी र सोभितेको बाल्य पीर्ति पनि उमेरका साथै छिप्पिँदै गयो भने अर्कातिर गाउँमा प्रतिको तिरस्कार र रिस ईर्ष्या पनि बढ्दै गयो लालगिडीमाथि भित्रभित्रै लोभिएका केटाहरू पनि परोक्ष रूपमा उसका बैरी बन्दै गए भने बडा बुढाका आँखामा उसको उच्छृङ्खलता र विद्रोही प्रवृत्ति ज्यादै जोखिमपूर्ण ठहरिँदै आयो यही स्नेह र विरोधको दोधार च्यापोमा परेको शोभितेले आखिर अठोट गर्यो अब ऊ यस गाउँमा यस बैरी र सत्तुरले भरिएको रिस र डाहाले भरिएको ठाउँमा यस्ता मान्छेका बीच किमार्थ बस्दैन बरु जान्छ ऊ लाहोर तर पनि लालगिरीको मायाको डोरी त त्यसै चटक्क चुडाल्न सकिने कुरा थिएन उसलाई एकपल्ट मुख नदेखाए उसँग आखिरी बिदा नले ऊ उसका पाइला यहाँबाट कसरी उठ्न सक्थे र त्यसैले ऊ एउटा अठोट लिएर बिस्तारै खोलातिर झरेको थियो तर खोलामा पुगेर एक्कासी किशोरीबाट एकै रातमा युवतीका रूपमा साटिएकी लालगेडीलाई आफ्नो अगाडि पाएपछि उसको सङ्कल्प एकदम डोलाएको थियो ऊ जुन कुरा गर्ने अठोट लिएर यहाँ आएको थियो त्यो कुरा मुटुमै गाँठो परेर रहेको अनुभव गरेको थियो उसलाई अब लालगिडीसँग कसिएको आफ्नो मायाको गाँठो ज्यादै बलियो भएको अनुभव भयो के ऊ यसलाई फुस्काउन समर्थ होला लालकेटी सोभितेले खल्तीबाट कर्द झिकेर नजिकैको एउटा काठको ठुनको तास्दै लालगेडीसँग ठाडो आँखा जुदाउने साहस नगरी अड्केको स्वरमा भन्यो एउटा कुरा तसँग गर्ने मेरा मनमा लागिरहेछ कुरा के भने मलाई यस ठाउँमा बस्ने मनै भएन म त लाहोरतिर जाउँ जाउँ लाग्न थाल्यो यही कुरा हो के अरे कहाँ जाने अरे तिमी लालगिरीले आश्चर्यले आँखा च्याति उसको स्वरमा एउटा आशंका र डरको ध्वनि प्रष्ट थियो सोभितेले गाउँ छोडेर हिँड्यो भने ऊ एक्लै यहाँ के गर्ले अनायास यस्तो अनौठो सोचाइ आएर ऊ भित्रभित्रै सिरिङ्ग पनि भए तर तत्कालै एउटा अज्ञात खालको सरम जस्तो पनि अनुभव भयो उसलाई तत् के सोचेकी होले उसले तर पनि सोभितेले लाहोर जान्छु भन्ला साथ भित्र किन के के जस्तो डर डर जस्तो भएको उसको ऊ नभए के हुन्छ होइन अनि उसको मन तात यो सबै केही हुँदैन कति भने सोभिते बाहेक अरू कुनै केटासँग उसको मन मिल्दैन यही सोभितेले नै उसको सबै कुरा हेरविचार गर्छ अग्ला अग्ला रुखमा चढेर घाँस दाउरा खसालिदिन्छ बडे बडे भिर पहरामा गएर खर काटिन्छ इन्द्रावतीमा पानीको धेर जोड भएका बेला डुङ्गी पाखा लाउनु पनि सघाउ गर्छ सिफाघाट बजार लगेर माछा बेच्न उसले नभ्याए ऊ नै लगेर बेचिदिन्छ के त्यतिले मात्र हो त होइन यतिले मात्र पक्कै होइन यतिले मात्र त भित्र त्यति नरमाइलो र कस्तो कस्तो दुखे जस्तो उडे जस्तो लाग्नु पर्दैन त के त लालकेडी सोभितेललाई त्यसभन्दा बढी खास गर्छे अनि ऊ लाहुर जान्छु भन्छ उसलाई छोडेर त के साँच्चै जाने नै सुर्कस्या हो कि उसले लालगिडीले विचित्र पीडाको अनुभव गरेर सोभितेको मुखमा हेरी कहाँ जाने अरे खै लाहुरै जाइएला कि भाग्यले कता पो घचेट छ अब सोभितेले डुबेको स्वरमा भन्यो लालगिडीले उसको स्वरमा पनि एउटा बाक्लो दुःखको पीडा अनुभव गरे लालगिडीले त्यसै उदासीलाई आफ्ना आँखामा भरेर सोभितेका आँखामा हेरी के त साँच्चै ती आँखामा विदेशी नै अठोटका रेखा छन् त माझीका छोरा त खानै नपाए पनि थलो र खोलो छोडेर अन्त जाँदैनन् भन्छन् त के सोभिते खोलो थलो छोडेर जान आँट गर्ला त उसलाई त्यति पत्यार लाग्दैन तर तर सोभिते पुरानो माझी त होइन आज भोलिको ठिटो आज भोलिका ठिटाहरू पुरानो कुरामा टिकेर कहाँ बस्छन् लाल गेडीको स्मृतिमा एउटा लाहुरे केटाको तस्बिर जो गिटारे नारायणे माझीको छोरो लाहुरे माझी परारै कताउ एक्कासी विदेशीको थियो चार पाँच वर्ष कथा कथा भौँतारिएर फर्किँदा त ऊ खाकेको सुकिलो खमेज खट्टु विन्सिन कस्मेरा कोट इस्टकोटमाथि रातो रुमालले बाँधेको खुगुरी कम्मरमा छड्के भिरेर घोडासम्मको खैरो उनी जुराफ भिरेर शिरमा चाँदीको छड्के खुकुरीको फुली भएको गाउँले टोपी घोडामा गोलीगाँठो छोप्ने देशी बुट डटेर सानसँग पानमार चुरुटको धुवा फुक्दै आएको थियो काँधमा झुन्निएको रेडियो बाजा हातमा लाइट बत्ती पछि पछि घुन्टा र फुलबुट्टा भरिएको टिनको टरङ बोकेका दुईटा भारिया ऊ घाट तर्न लाग्दा कति रभाफिलो देखिएको मुखमा लेखिनका बात अरे भैया अनौठो पक्की बात बोलेको सुनेर कति गाउँलेका आँखामा आश्चर्य मिसिएको प्रशंसाको भाव झल्केको छोरो भएपछि यस्तो पौरखी हुनुपर्छ एक्कासी लालगिडीको मनमा सोभितेलाई पनि त्यस्तै लाहुरे फेसनमा हेर्ने कल्पना उठ्यो साँच्चै कस्तो देखिएला सोभिते लाहुरे फेसनमा चार पाँच वर्ख लाहुर बिताएर गाउँ फर्केको लाहुरे सोभिते दुत के सपना देखेको उसले माझीका छोराले खोलो छोडी अन्त गए कुलायन भीमसेन रिसाउँछन् भन्छन् सोभितेदेखि पनि भीमसेन रिसाउँछन् खोलो छोडी अन्त नफाफोस् माझीका छोरालाई सरापै छ माझीको जन्म खोलाको छेउमा माझीको मृत्यु ढुङ्गाका ल्याउमा लालगिडी आफ्नो मनको किञ्चित सन्तासलाई त्यसै एकातिर उडाउँदै सोभितेका अगाडि दुई हत्केला फस्काउँछे भोभो यस्ता उडन्त गफ नगर बरु बिडी छ गोजीमा भने झिकेर एउटा मलाई नै देऊ घाम अब देवपुरको थुम्कोतिर बेगले कुदिरहेको थियो त्यसको किरण अब केही मात्रामा कम प्रखर भइसकेको थियो कम पावरको लालगिरीलाई एक्कासी आभास भयो उसले आज घर जान निकै ढिला गरिसकेकी छ सोभितेसँगको एकान्त सहवासमा उसले दिन बिस्तारै छिप्पिएको पत्तो पाइनछ अब त घर जानुपर्छ नत्र बुढाबाबुका मनमा के के शङ्का उपशंका उठ्छ ऊ पानीबाट उत्रेर चिसो टालो उतारेर सुकेको गुन्यु बेर्न थाली अनि चिसो कपाल झड्काएर सुकाई र आफ्ना जाल र पेरुङ्गो काँधमा हालेर गाउँ जाने गोरेटोतिर पाइला बढाए च्याउ अब त दिन अब ढल्दोतिर छ सोभिते अन्य मनस्क भावले उठेर उसको पछि लाग्यो गाउँ पुग्दासम्म लालगिडीको वनमा सोभितीको कुराले उठाइदिएको दुःखको छाया पुछिसकेको थियो तर त्यसको पर्सिपल्ट एक्कासी खिनौरीले आएर सोभितीले गाउँ छोडेर हिँडेको खबर उसलाई सुनाएकी थिए लाल केडी अब एकपासी शून्यमा हराए जस्ती भएकी थिए अन्य मनस्क त के उसले नपत्याएकी भए पनि शोभिते लाहोर हिँडेछ त माझीका छोराले साँच्चै खोलो छोडेर हिँडेछ त एउटा अप्रत्याशित कुरो गाउँमा उदेकको खुल्दुली चलेथ्यो ठिटाहरूमा पूर्ण उत्तेजना र बुढापाकामा निराशापूर्ण आशंका लाहोर गयो रे लाहुरी भन्न माझीको छोरो लाहुर कहाँ हो लाहुर भने जहाँ दनुवारका छोरा जान्छन् वहाँ पर लम्कन्नाका देशभन्दा नि पर रे जहाँ राई लिम्बूका छोरा मात्र जान सक्छन् त्यसो भए त के बाँचेर आउला लम्कन्नाका देशमा गएको मान्छे त्यहाँ घोर घोरमुखाका मुलुकमा मान्छेलाई मारेर खान्छ रे नि हावा फर्को कुरा त्यसो भए लाहोर पसेको जोगी जोगिटारे नारायणको छोरा पोहोरसाल कसरी सिङ्गुलाई फर्केर आयो त ऊ त लाहोर पुग्दै पुगेन रे नि त त्यसै भन्छन् ऊ त त्यतै कता हो मधेससम्म पो पुगेको अरे यहाँ आएर लाहोर पुगेर आएँ भनेर फुइकी मात्र छोडेको अरे लम्कन्ना देशमा पुगेको भए त नानी के फर्कन्थ्यो जति मान्छे उति कुरा जति मन उति ओडान तर लालगिडी भने यस खबरले साँच्चै गोली लाएकी चरी झै भए उसले ठट्टा मात्र सम्झे कि साँच्चै हिँडेछ सोभिते आखिर ऊ साँच्चै निठुरे रहेछ त उसले साँच्चै खोलाको गीत र लालगिडीको पीर्तिलाई यसरी चटक्क छोडेर जान सक्यो त सक्यो त ऊ कहाँ गयो त के साँच्चै लाहुरै गयो त घोरमुखाका देशमा तब ऊ साँच्चै फर्कँदैन घोरमुखाका देशमा गएको हो भने ऊ कसरी बाँचेर फर्कला त इन्द्रावतीको उराट बगरले फेरि उसको सुरिलो गीत सुन्न पाउँदैन अब सोभिते यस गाउँमा फर्कन्न के साँच्चै फर्कन्न लालगढीलाई लागेको थिएन सोबितेले गाउँ छोड्दा उसका लागि सबै संसार यसरी अँध्यारो होला भनेर उसलाई लागेको थिएन उसको वियोगमा यसरी मुटु निचोरिएर आँखाबाट बग्ला भनेर अब उसका दिनहरू खोलासँग सिङ्गौरी खेल्दै जाल खेल्नुभन्दा डुङ्गा ख्याउनुभन्दा बढी इन्द्रावतीको एकान्त किनारामा बसेर सोभितेकै कुराहरू मनमा खेलाइरहनु र मौका पर्यो भने एक आधपल्ट आँसुका मालाले इन्द्रावतीको पूजा अर्घ गर्नुमै बित्नेछ उसलाई अब लाग्यो सोभिते उसका लागि केवल बालक कालमा रुने हाँस्ने खेल्ने झगडा गर्ने एउटा बाल सङ्गति मात्र नभएर त्यसभन्दा बढी धेरै बढी उसले ठम्ब्याउनै नसक्ने गरी बढी गइरहेछ उसलाई घरिघरि अनुभव हुन्थ्यो सोभिते आफू मात्र गाउँ छोडेर गएनछ आफ्ना साथै रातो रुमालमा बाँधेर उसको भित्रबाट पनि कुनै कुरा चोडालेर लागेछ सायद उसको मुटु उसको ढुकढुकी उसको स्वत्व यसबीचमा लालगेडीको चढ्दो जवानीको गन्ध सुँगेर वल्ला पल्ला माथला ट्वाफलका केही आँटी केटाहरूले उसँग लासिने चेष्टा पनि देखाएका थिए तर लालगेडीले यी सबैका चेष्टामा आफ्नो प्रखरता साथै उदासीनताले घिउको पानी खन्याएर लर्काइदिए यी केटाहरूमध्ये पनि कुटमेरे माझीको छोरो शङ्खे माझीलाई धपाउन त उसलाई निकै धौ पनि परेको थियो हेर्लाली त मसँग राजी भइस् भने म तैँले जे भन्छेस् जसो भन्छेस् त्यसै गर्न राजी छु शङ्खेले पल्ट खिनौरीका हात बनेपाबाट किनेर ल्याएको चुरा टिका ऐना बट्टा धागो किलिप पनि पठाएर उसको मन जित्न खोज्यो तर माझीकी छोरी भए पनि लालगिडी अर्कै धातुले निर्मित थिए ठुलो कुरा त के भने ऊ सोभितेले गाउँ छोडेपछि झन् सोभितेसँग ज्यादै नजिकपनको अनुभव गर्न थालेकी थिए रात दिन उसैको जपना तप्ना उसैको रटना कल्पना उसलाई अब झन् दृढताका साथ विश्वास हुन गएको थियो उसका लागि सोभिते बाहेक अर्को कुनै लोग्ने मान्छे जन्मेको छैन हेर्किनौले अबदेखि त त्यो सङ्खे धुवाको हिमायती भनेर मलाई लोभ देखाउन न आखिर त उसले किन रे आफ्नै सबैभन्दा मन मिलेकी सङ्गातीलाई पनि खप्की खुवाएर भनेकी थिए यसो गरिस् भने तेरो र मेरो बिचमा पनि राम राम होला मैले भनेन भन्लिस् फेरि त के म तेरो साथी होइन के म पनि तेरा निम्ति पराई भएँ त यसपल्ट भने खिनौरीको स्वर अभिमानको तरलताले भिजेको थियो हेर खेनौरी उसले स्वरमा केही मृदुता भर्न खोज्दै भने मैले आजसम्म त जति मन मिलेकी साथी हर्की पाएकी छैन तर जब कोही मेरो र सोभिदेका बीचमा छेकबार बनेर उभिन आउन खोज्छ मलाई त्यसलाई मारिदिउँ जस्तो झोक चल्छ त नै होस् चाहे मेरो बाउ नै हुन् त्यसो भए के त तेरो सोभितेसँग बोलकबोल भइसकेका छ लसपस पनि भइसकेका छ कि खिनौरीको स्वरमा अब उत्सुकताको ध्वनि थियो वास्तवमा भन्ने हो भने लालगिडी बीचमा नभएकी भए सोभितेलाई ऊ आफ्ना लागि कल्पना गर्न रुचाउने थिए उसका कल्पनाका आँखामा अथवा सपनामा पनि सोभितेको सिङ्गो लोग्ने मान्छे मूर्ति आएर न उभिने होइन न अग्लो न होचो न मोटो न दुब्लो ठिक्कको कस्सिएको जिउडाल मङ्गोल बनोटको श्यामलो अनुहार हँसिला चिम्सा खाले आँखा तर बडो तीव्र बुद्धिको सङ्केत दिने चमक लिएका पुरानै भए पनि धोएर सफा गरेको कमेज कट्टु र इष्टकोट लाउने अर्थात् सफा सुखरप्रति रुचि भएको शोभिते वास्तवमा भयाडी देवीका मेलाको रातदेखि नै यो केटो खिनौरीका आँखामा बसेको थियो त्यस रातभर उससँग गीत खेल्दा उसले जीवनमा पहिलोपल्ट अपूर्व आनन्दको अनुभव पनि गरेको हो तर उसलाई साना काजी र अरू गाउँका बरालिएका गुन्डा केटाहरूका साथमा गनाइसकेकी केटीलाई सोभितेले किन चारो हाल्थ्यो रे त्यही पनि लालगेडीका सामु अनि लालगेडी उसले त सोभितेसँगको रसबस पाइसके होली कस्तो अनुभव गरी होली उसले सोभितेसँगको रसबसमा यही कुराले उसको मनमा कुदकुद त्याएर उसले सोधेकी थिए तेरो सोभितेसँग रसबस पनि त भइसक्यो होला कस्तो भयो तँलाई जसरी तेरा साना काजी र उनका सारे पाहुनाहरूसँग रसबस हुन्छ त्यस्तो रसबस हाम्रो भएको छैन लालगेडीले खिनौरीलाई जिस्काउने पाराले भने तर उसको ठट्टाले खिनौरीको मनमा एउटा पीडा दियो मलाई बरु गालामा चड्कान नलाली खिनौरीले रुँला रोला झै स्वरमा भने बरु म सहन्छु तर यसरी वचनको झिरले मुठु नरोप तैँले चित्त दुखाइस् खिनौरी आफ्नो वचन खिनौरीलाई लागेको चाल पाएर लालगिडीले सहानुभूतिको स्वरमा भने मरिजाउँ मैले तेरो मन दुखाउने मनसाले भने कि होइन त माथि माया लागेरै भने कि हुँ हेर त्यो सानो काजी जस्तो लुठ हो त्यसले सबैलाई त्यसै गरी फसाउँछ त त्यसका भर विश्वासमा नपर यिनले मुखले आकाश पत्ता लाग्छन् र आफ्नो मतलब साध्य भइसकेपछि सिनो सुँगुर लत्या झैँ लत्याएर हिँड्छन् त्यसैले म उसका कुरामा भुलेर उसँग फँसेको होइन लाले खिनोरीको स्वरमा आन्तरिक वेदनाको ध्वनि बाजेको थियो म उसको मुनि पिन्थेँ र मोज मान्न पनि मान्दिनँ त्यसैले त म पहिले कतिसम्म उसको फक्याटमा लाग्दै लागिनँ तर उसका चितुवाका आँखा परेपछि बाख्रो कसरी बाँच्न सक्थ्यो त्यसमा पनि म राण जन्मेदेखि लोभिनी रुपियाँ पैसा गहना गुरियाको लोभ रोक्नै सक्दिनँ त्यसैले चिप्लिहाल्छु जान जान तर चिप्लिसकेपछि मलाई कति पछितो लाग्छ तँलाई के थाहा कहिले त यस्तो संसारले गिजलेको मासुको थुप्रो बोकेर भन्दा त इन्द्रावतीमा फाँत हालेर मरु झैँ लाग्छ तर ज्यान त सबैलाई प्यारो हुँदो रहेछ फेरि अब त त्यसमा बानी पनि परिसक्यो तँलाई त्यस्तै लोग्ने मान्छेको बानी पर्या भए आफ्नै गाउँका अथवा वल्ला पल्ला गाउँका कुनै तन्नेरी केटा रोजेर गर्न खाल्जाउ आफ्नै साथीको पीडामा मलम लगाउने जमर्को थियो लालगेरीको यो अनि त त त यसै बस्छेस् अब फेरि विषयको बोझिलोपनलाई हल्का गर्ने वातावरण त्यहाँ भन्यो के जिउताभर पर्खेर बस्छेस् सोभितेलाई हो केही जाने फर्केन भने अथवा उतैबाट कुनै घोरमुखाकी छोरी बोकेर ल्यायो भने खिनौरीको स्वरमा आदि गाम्भीर्य र आदि परिहासको पूर्व थियो के मेरा बुढाबाउ छैनन् र लालकेटीले खिनौरीको परिहास पक्षलाई छोडेर गम्भीर पक्षको मात्र जवाब दिए बुढाबाउलाई स्याहार्छु बस्छु तर बाउ पनि त सधैँ बाँचिरहन्नन् नि त्यसबेला के गर्छस् आइमाईको जातलाई एउटा भर नभई हुन्न क्यार खिनौरीले तर्क झिके तर लालगेडीले त्यसलाई त्यति खायस गरेन त्यति बेला देखा जाला उसले अठोटपूर्ण स्वरमा भने लोग्ने छोरा नभई बाँचेर खाएका आदमी पनि त छन् संसारमा छैनन् र कति पो छन् लालगिडीको अठोटपूर्ण स्वर इन्द्रावतीको सुसेलोसँग मिलेर त्यहाँको दिगन्तमा व्याप्त भए झैँ खिनौरीले अनुभव गरे कति अचम्म कि छ यो लालगिडी कति दर्बिलो मुटुकी